सीधा कुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाल मेरो शुभकामना बधाई र स्वागतम सबैलाई आजको यो कालजयी नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा देश एउटा युगिन दिनमा प्रवेश गरेको छ संकट चुनौती र छिमेकीका आफ्नै समस्याहरू छन् यी सबका बीच पनि हामीले संयम र शान्ति राख्न जरूरी छ आजको दिन जन्मदिन परेका गायक संगीतकार गीतकार गणेश रसिकलाई हार्दिक शुभकामना व्यक्त गर्दै आजको यो एक सय अडसठीौं श्रृंखलामा सीमा पारीका गीतहरू विशेष गरेर भारतीय भूमिमा नेपाली भाषा संगीतका लागि लड़िरहेका र भारतलाई नै बचाउन दिलो ज्यानले लागिरहेका नेपालीप्रति समर्पित हुनेछ र पहिलो गीत आज जन्म उत्सव परेका नायक गायक गणेश र शब्द संगीत र स्वरको यो गीतबाट अतीतलाई कहाँ भेटौं मेरो संगीतलाई कहाँ भेटौं गणेश रसिक नेपाली संगीत आकाशमा रालफाली संगीत आन्दोलनबाट प्रवेश गर्दै लेकाली संगीत समूह स्थापना गर्न सक्षम एक संगीत साधक हुन् उनी राष्ट्रिय नाचघरमा नारायण गोपाल महाप्रबन्धक हुँदा एक कलाकारका रूपमा आबद्ध थिए विक्रम सम्बत दुई हजार असो चार गते नौला गाउँ छिनामुखु भोजपुरमा जन्मिएका गणेश कुमार राई नै नेपाली संगीत आकाशमा गणेश रसिक नामबाट प्रसिद्ध भए यद्यपि उनको उपनाम रसिक दार्जीलिङका चर्चित उपन्यासकार अच्छा राई रसिकबाट प्रभावित मानिन्छ नरोत्तम राई र रत्नमाया राईका छोरा गणेश रसिकले जीवनमा धेरै दुःखहरू भोगे धेरै संघर्षहरू गरे उनले बस पार्कमा भाँडा धुनुदेखि लिएर साना साना होटलमा जुठो भाँडा माझ्ने कामसम्म गर्दै आफ्नो जीवनलाई अघि बढ़ाए जीवनमा धेरै किसिमका दुःख पीड़ा भोगेका गणेश रसिकले आफ्नो जीवनको अत्यन्त दुखान्त आत्मकथा जब सिस्नुहरू टेक्दै हिँडे लेखेका छन् दुई हजार पचपन्न सालमा उनको पहिलो रचना क्षितिजलाई छुन खोज्दा दुई हजार पच्चीस सालमा प्रकाशित भएको थियो भने उनी रत्न रेकर्डिङ संस्थानका महाप्रबन्धक हुँदा उनले नयाँ कलाकारहरू नयाँ प्रतिभाहरूको निम्ति प्रतिभाको खोजी नामका कार्यक्रम शुरू गरेका थिए गणेश रसिकको पहिलो माया सीमा पारीको थियो उनले नाम खोल्न नचाहे पनि त्यो माया टिस्टा नदी पारीको कथासँग जोडिएको छ र आजको हाम्रो सांगीतिक श्रृंखला पनि सीमा पारीका गीतहरूमा केन्द्रित छन् सीमा पारी भन्ने बित्तिकै हामीसँग एउटा छिमेकी मुलुकको नाम जोडिन्छ भारतवर्ष र भारतवर्षको राष्ट्रगान संगीत गर्ने पनि हाम्रै नेपाली रामसिंह ठकुरी हुन् उनले भारतको राष्ट्रगान रविन्द्रनाथ ठाकुरले लेखिएपछि जनगणमन आएका उनले बम्बईको होटल वाटसनमा पहिलो पटक प्रस्तुत गरेका थिए बेलायतकी रानी एलिजाबेथ र जर्ज पञ्चमका अगाडि र त्यही नै राष्ट्रगान भारतको पहिलो स्वतन्त्र भारतको पहिलो राष्ट्रगानका रूपमा पारित भयो उन्नाइस सय चौरासीमा दार्जीलिङमा गोर्खा आन्दोलन चलेपछि गोर्खाल्याण्डको मागमा आन्दोलन चलेपछि त्यो राष्ट्रगानको संगीत बदल्नलाई उन भारतले धेरै कोशिश गरे तर विश्वको एकमात्र राष्ट्रगानको संग्रहालयले त्यो स्वीकृति नदिएपछि त्यो नेपालीकै संगीतमा सुरक्षित छ त्यसै गरी विश्व प्रसिद्ध चलचित्र स्लाम डग मिलिनियरमा पनि एआर रहमानको संगीतले ओस्कर पुरस्कार पाउँदा त्यसको एक टुक्रा गीत नेपाली मूलका गोपाल सिंह नेपालीको प्रयोग भएका कारण उनलाई पनि सम्मान गरिनुपर्ने भयो यी धेरै इतिहाससँग भारत र भारतको सांगीतिक सांस्कृतिक र राजनीतिक इतिहासमा नेपालको महत्वपूर्ण देन छ भारतका आजका प्रसिद्ध चित्रकार लक्ष्मण श्रेष्ठ नेपाली मूलका हुन् भारतको चलचित्र जगतका प्रसिद्ध फोटोग्राफर सिनेमाटोग्राफर विनोद प्रधान नेपाली मूलका हुन् र भारतको चर्चित स्टिल फोटोग्राफर जो फिल्मी पत्रिका फिल्म फेयरदेखि अन्य पत्रिकामा आबद्ध छन् विनोद प्रधान राकेश श्रेष्ठ ती नेपाली मूलका हुन् र भारतका चर्चित पार्श्व गायक उदित नारायण झा र भारतको चर्चित पार्श्व गायिका पूर्णिमा श्रेष्ठ नेपाली मूलका हुन् तर कहिलेकाही भारतसँग हुने हाम्रो असमझदारी नजिक भएर मात्र होइन अलिकति बिग ब्रदरहुडका कारणले पनि हुने गर्छ नेपाली संगीतको इतिहासमा पहिलो पटक रेकर्ड भएको सचिन्द्रमणि गुरूङको लगानीमा रेकर्ड भएको अगमसिंह गिरीको शब्द अम्बर गुरूङको स्वर र संगीतमा रेकर्ड भएको उन्नाइस सय अन्ठाउन्न ताकाको गीतलाई भारत सरकारले त्यति बेला डरले चिन्ताले प्रतिबन्धित गर्नुपर्ने अवस्था आयो र अम्बर गुरूङलाई त्यति बेला भारतको सार्वजनिक कार्यक्रममा गाउन एक किसिमको रोक लगाइयो र तीनै अम्बर गुरूङलाई पछि नेपाल राष्ट्रले सम्मानपूर्वक बोलाएर नागरिकता दिएर र नेपालभित्र आयो यो पनि भारतलाई ठूलो चिन्ताको विषय भएको थियो तिनै अम्बर गुरूङको भारतमा एक समय प्रतिबन्ध जस्तो लगाइएको गीत नौ लाखा तारा उदाए प्रस्तुत छ जाना बेग्लै छ हामीलाई यहाँ चिन्यौ के मनको चोट बेग्लै छ हेर हामीलाई भिजेको छैन परेर आँसुले गाह भिजाए अरूले निर्धार सम्झेला बुच्छ र कल्ले यो गीतको अन्त्यमा प्रयोग भएको लामो हो एक किसिमको बिम्ब मानिन्छ नेपालीको आन्दोलन भारतमा कहिले सकिँदैन भन्ने अटुङ्गो संकेत हो भन्छन् संगीत समीक्षक पीटर जे कार्थक जातीय कविका रूपमा पहिचान बनाएका अगम सिंह गिरी उन्नाइस सय सत्ताइस जुलाई सत्ताइस तारीकका दिन दार्जीलिङमा जन्मिए र उन्नाइस सय एकहत्तरमा उनको निधन भयो उनी भारतमा जन्मे हुर्के पनि नेपाली हुनुका कारणले नेपाली अस्तित्वका कारणले गर्व गर्थे उनले नेपालबाट पनि धेरै पुरस्कार पाए र बंगाल सरकारले पनि उनलाई पुरस्कार दिए तर उनी भित्र सदैव एउटा नेपालीको आत्मा बाँचेको थियो युद्ध र योद्धा नामक काव्यमा उनले नेपालीको बहादुरीमाथि व्याख्या गरेका छन् जीवन गीतमा उनले नेपालीको पहाड़ी जीवनमाथि आफ्नो संघर्षलाई सांकेतिक रूपमा प्रस्तुत गरेका छन् उनका समकालीन अच्छा राई रसिक इन्द्रबहादुर राई असित राई त्यति बेला भारतमा नेपाली भाषाले मान्यता पाउनुपर्ने आन्दोलनमा शरीक थिए धेरै वर्ष भारतमा नेपालीहरू लडे नेपाली भाषालाई भारतीय अनुसूची आठौं अनुसूचीमा अन्तर्भुक्त गर्नका निम्ति सिक्किम दार्जीलिङ आसाम श्रीलंका नेपालीहरूको एकतापछि बल्ल नेपाली भाषा भारतको आठौं अनुसूचीमा अन्तर्भुक्त भयो तर नेपालीमाथिको दमन अझै पनि कायम छ र हामीमाथि गरिने बेला बेलाको शुद्र व्यवहार पनि त्यसैको एउटा नमूना हो तर भारतलाई बचाउन जोगाउन नेपालीले गरिरहेको मेहनत यी धेरै गीतहरूले स्पष्ट पार्ने गर्छन् शान्ति ठटाल कालो सिंह रन पहिलेको शब्दमा आफ्नो संगीतमा हुरीका बीच नेपालीले लड़िरहेको कथा यसरी भन्छन् शान्ति ठटालको स्वरमा यो एउटा नेपालीको प्रतिनिधि आवाज हो जसरी नेपाली भारतका भूमिमा भारतकै रक्षाका लागि भारतकै संस्कृतिका बचावका लागि बाँचिरहेका छन् लड़िरहेका छन् त्यसैको एउटा जाजोलेमान इतिहास हो निर्मल पोखरेल हाम्रो ट्विटरमा मेन्शन गर्नुहुन्छ नौ लाख तारा उदाए तादात्म्यता आजसँग मिलेको छ अजर अमर गीतसँग मिलेको छ अनि हामीसँग मिलेको छ फेरि नयाँ ताजगी मिल्यो पौडेल कान्छा नौलाख तारा उदाय कालजय गीत संगीत सुन्न पाउँदा धेरै नै खुशी छु भनेर आफ्नो आभार व्यक्त गर्नुहुन्छ नेपालका धेरै भूभागहरू भारतसँग जोडिएका छन् भारतमा उन्नाइस सय त्रिहत्तरमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाउँदा कैयौं भारतीय नेताहरू जो अहिले सत्तामा छन् जो अहिले सत्ताको सिढ़ीमा उक्लिरहेका छन् ती पनि नेपालमा शरणार्थीका रूपमै थिए भारतका चर्चित कथाकार फणेश्वर नाथ रेणु कैयौं वर्ष तराईमा शरण लिएर बसेका थिए वा भारतकै चर्चित कथाकार प्रेमचन्द नेपालका ऐतिहासिक पात्र जंगबहादुरबाट प्रेरित भएर कथा लेखेका छनृ यी धेरै इतिहाससँग हामी जोडिँदा हामी दुवै बराबरीका मुलुक हौ भन्ने कुराको हामीलाई सदैव अनुभूति हुन्छ तर कहिलेकाही हाम्रै नेताहरूले भारतमा गएर घुँडा टेक्दा भएका गल्तीले आज कहिलेकाहीँ हामीलाई हेप्दा यी गीतहरू जो भारतको भूमिबाट गुन्जिएका छन् ती गीतले चुनौती दिन्छन् तिम्रो भाषा बचाउन तिम्रो देश बचाउन हामीले गरेको मेहनतको मूल्याङ्कन पनि कम छैन भनेका छन् भारतका एक चर्चित नाटककार पी अर्जुन जो बिहारी मूलका हुन् तर नेपाली भाषालाई माया गर्छन् उनले भारतमा नेपाली बोल्न नपाउँदा मुख नाटक जिब्रो प्रदर्शन गरेर विरोध गरेका थिए र उनी त्यस नाटकका निम्ति अलिपुर जेल पनि गएका थिए र भारतकै चर्चित जेल अलिपुरमा लामो समय उपन्यासकार कृष्ण सिंह मोक्तान जेल रक्षक भएर पनि बसे भारतका स्वतन्त्र सेनानी सुभाष चन्द्र बोसमाथि बनेको पहिलो वृत्तचित्र नेपाली मूलका एनएस थापाले बनाएका थिए र भारतको के चलचित्र के चित्रकला के संगीत सबैतिर नेपालीको सर्वत्र राज छ र भारतमा नेपालीको नाम झिकिदिने हो भने भारतका कैयौं इतिहासहरू अपाङ्ग हुन पुग्छन् यो स्मरण रहोस् एक छिमेकीलाई सदाशयताका साथ यति बेला फेरि भारतमै बसेर नेपाली संगीतमा सेवा गरिरहेकी बानी पुत्री दावा ग्याल मुकुश्वर नर्देन रूम्बाको संगीत शब्द कमल धर्नालको संगीतमा बागायो बटौलीको सुर्तीको कुरामा दावा घ्याल्मोको स्वर कमल दर्नालको शब्द र संगीतमा कमल दर्नाललाई हामीले डेजी बराइलीको छोरा चाहिँ है माया हिँड्दछ डुलेरबाट सर्वाधिक रूपमा चिन्छौं बगायो नदीले फुलपाती बगायो नदीले कार्यक्रमको शुरूआतमै चर्चा गरिएको गीत र कार्यक्रमको बीचमा चर्चा गरिएका कथाकार मुन्सी प्रेमचन्दको कुराका बारेमा सांसारिक जोगी लेख्नुहुन्छ भारतका कथाकार प्रेमचन्दको कथा मैले धेरै पटक पढेको छु आज थाहा भयो उनी जंगबहादुरबाट प्रभावित थिए भनेर सांसारिक जोगीजी प्रेमचन्दको मलाई मनपर्ने व्यक्तित्व जंगबहादुर भन्ने कथा नेपाली साहित्य सेवी टेकवीर रायमाझीले सम्पादन गरेर नेपालीमा पनि अनुवाद गरेर प्रकाशन गरेका छन् प्रेमचन्द बाहेक फणेश्वरनाथ रेणु मोहन राकेश र त्यसै गरिकन पछिल्लो चरणका चर्चित उपन्यासकार अल्का सराउगी यी धेरै पात्रका यी धेरै कथाका पात्रहरू मनोभूमिहरू वा रचनाभूमिहरू नेपाल र काठमाण्डु नै रहेको पाइन्छ अमृता प्रीतमको एउटा प्रसिद्ध कथा पिगल्ती चट्टान काठमाण्डुको स्वयम्भूमा आधारित थियो हरिवंश राय बच्चनको आत्मकथामा उनले नेपाल प्रशंसाका धेरै कुराहरू लेखेका छन् तर हामीले चर्चा गरेको भारतको राष्ट्रगान जनगण मनभन्दा अगाडि मोहम्मद इकबालको सारे जहाँ से अच्छा हिन्दुस्तान हाम्रा राष्ट्रगान हुनेवाला थियो तर मोहम्मद इकबाल स्वयंले नै अर्कै मुलुकको कल्पना गरे पाकिस्तान र उनी भारत विरोधी भएका कारणले उनको ठाउँमा रामसिंह ठकुरीले संगीत गरेको जनगण मन राष्ट्रगानका रूपमा प्रस्तावित भयो नेपालीको त्यति बेलाको सहयोग सम्भवतः भारतीय इतिहासमा कहिले पनि भुल्न नसकिने एउटा पक्ष हो आज हामी चर्चा गर्दैछौ नेपाल बाहिर सीमा पारीका गीतहरूको कुराकानी र सीमा पारीका गीतहरूको संवेदनाका बारेमा र धेरै मित्रहरूले यो कार्यक्रमलाई शुभकामना पठाउने क्रममा आज जन्मदिन परेका गायक गणेश रसिकलाई धेरै धेरै शुभकामना व्यक्त गरेका छन् एसएन दाहाल त्यसै गरी सुशीला सिलवाल राजेश्वर उदय करण मानन्धर निम भई लगायत धेरै मित्रहरूले शुभकामना व्यक्त गर्नुभएको छ भने कुमारजङ कार्की लेख्नुहुन्छ एक युगीन बहुप्रतीक्षित दिन अर्थात संविधान सभाबाट संविधान जारी भएर नेपाली जनतासम्म प्रभु भएको दिनको सबैलाई लाखौं लाख शुभकामना अनि बधाई टीका छेत्रीले पनि respect to our Nepali but not others भनेर आफ्नो टिप्पणी जाहेर गर्नुभएको छ भने सुकु सुतिहार दीपक थारूले लेख्नु भएको छ गायक संगीतकार गणेश रसिकलाई जन्मदिनको लाख लाख शुभकामना एक सय छयासी अंकको बारेमा अनन्त कटवाल लेख्नुहुन्छ रमाइलो रोचक अनि बेजोर प्रस्तुतिका साथै गणेश रसिकजीलाई जन्मदिनको शुभकामना अमरदीप श्रेष्ठ र त्यसै गरी राजेश्वर उदयका पंक्ति प्रकार छन् संगीत साधक गणेश रसिक लाई जन्मोत्सवको शुभकामना स्वर्णिम युगको दोस्रो नयाँ श्रृंखला अजर अमर गीतहरू सुन्दैछु मेरो अतीतलाई कहाँ भेटौं मेरो संगीतलाई कहाँ भेटौं वारी कि पारी शुरूआत नै हृदयस्पर्शी शब्द गीत आवाज गणेश रसिकको अनि योगेश वैद्यको सन्देशमूलक क्या सुन्दर गीतबाट कार्यक्रम शुरू हो इसेन दाहाल लेख्नुहुन्छ गणेश रसिकलाई जन्मदिनको शुभकामना र दोस्रो नयाँ श्रृंखला अजर अमर गीत कार्यक्रम सुनिराख्दा गर्व भएको छ त्यसै गरी हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ धना पौडेल गोकुलजीले र त्यसै गरी सिनिजी लेखराम सापकोटाले लेख्नु भएको छ आकाश हेरे नौ लाख तारा देख्छु कि भनी त्यसै गरी पौडेल कान्छा सन्तोष देवकोटा सन्तोष देवकोटाको एउटा प्रश्न पनि छ आदरणीय सामी सर कप्तान रामसिंह ठकुरी कम्पोजर हुन् म्युजिसियन होइनन् अथवा के हो विस्तृत भए हुन्थ्यो उहाँ संगीतकार नै हो र उहाँले भारतको राष्ट्रगान जनगणमा मन लगायत अन्य धेरै गीतहरू संगीत गर्नुभएको छ भने उहाँकै समकालीन कवि गोपाल सिंह नेपालीले भारतलाई चीनले आक्रमण गर्दा उनले चीनका विरूद्ध हिमालयकी पुकार भन्ने कविता लेखेका थिए उनी मात्र एक भारतीय कवि हुन् जो नेपाली भइकन पनि भारतमाथि भएको हमलाको विरोधमा उनले चीनका विरूद्ध कविता लेखेका थिए त्यो हिम्मत भारतकै कविले पनि गर्न नसकेको बेला गोपाल सिंह नेपालीले गरेका थिए र गोपाल सिंह नेपालीको सम्झनामा अहिले बेतियाको बरौथा बरौथामा गोपाल सिंह नेपालीको नाममा राजमार्ग पनि बनेको छ यो कुरा भारतीय इतिहासमा मात्र होइन नेपालीको लागि भारतले तिर्नै पर्ने एउटा ऋणका रूपमा त्यो राजमार्गको नाम सम्झना गर्न सकिन्छ गीतकै क्रममा अब चर्चा गरौं अर्को गायिका अन्जु देवीका बारेमा अन्जु देवी आसाममा जन्मेकी हुन् र आसामबाटै उनले सांगीतिक जगतमा प्रवेश गरिन् र उनले आसामकै गीतकार हरिभक्त कटवालको शब्दमा अम्बर गुरूङको संगीतमा यो गीत गाइन् तीसको दशकको हारिमा आसामको प्रतिनिधित्व गर्ने गायिका अन्जु देवीको स्वर आसाममै जन्मिएका कवि हरिभक्त कटवालको शब्दमा आसाममा नेपाली भाषालाई उर्वर बनाउनमा भवीलाल लामिछाने लीलबहादुर छेत्री त्यसै गरी नव सापकोटा थुप्रै सक्रिय छन् तर आसामबाटै आएका प्रसिद्ध लेखक लीलबहादुर छेत्रीले दिएका उपन्यास बसाई होस् वा अतृप्त वा ब्रह्मपुत्रको छेउछाउ यी धेरै कृतिले हामीलाई आसामको निकै नजिक पुर्याउँछ आसाममै जन्मिएका पुष्पलाल उपाध्याय जो कविका रूपमा चर्चित छन् उनले दिएका कृतिहरूले पनि हामीलाई आसाममा भएको भाषा आन्दोलनको सम्झना गराउँछ तर नेपाली भाषालाई भारतको आठौं अनुसूचीमा अन्तर्भुक्त गर्न सबभन्दा महत्वपूर्ण योगदान पुर्याउने सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी र अहिलेका मुख्यमन्त्री पवन चामलिङ किरणको पनि योगदान छ तर तीसँगै हाम्रा कवि लेखकहरूले पुर्याएको महत्वपूर्ण योगदान अविस्मरणीय छ नेपाली भाषाले भारतमा पाएको सम्मान र नेपाली जनले भारतमा गरेको योगदान भाषाका कारणले मात्र होइन साहित्य संगीत सिनेमाटोग्राफी र अझै भन्ने हो भने खेलकुदमा समेत नेपालीले भारतमा महत्वपूर्ण योगदान पुर्याएको छ भारतको फुटबलका प्रसिद्ध खेलाड़ी श्याम थापा होस् वा पछिल्लो चरणका नाम चलेका खेलाड़ी भाइचुङ भुटिया होस् वा सुनिल छेत्री होस् वा निर्मल थापा यी सबैले भारतको खेलकुदमा पुर्याएको नेपाली खुट्टा नेपाली हात र नेपाली मन मस्तिष्कको पहिचान हो कहिलेकाहीँ भारत यस्ता कुराहरूको गुण लाउन बिर्सिन्छ र एउटा दुर्बल छिमेकीको व्यवहार गरेर हामीलाई कहिलेकाहीँ सताउने गर्छ यस्ता बेला हामी आसाम दार्जीलिङ भाग्सु बिउजेको पाउँछौ आज यी गीतहरूमा त्यसरी गुन्जेका छन् कुमार सुब्बा त्यसैले त गाउँछन् मनबहादुर मुखियाको शब्द र दार्जीलिङकै संगीतकार कर्मयुजनको शब्दमा बहादुर मुखियाको शब्द कर्मयोजनको संगीतमा कुमार सुब्बा र साथीहरूको स्वरको यस गीतलाई सन्तोष खनालले यसरी मेन्सन गर्नुभएको छ आहा मन रुवायो ए फूल चुडेर लाने हो भाव विहोल बनाउँछ ए हजार अमर गीतहरू भनेर कोही नबस्ने पहाड़मा ढुंगालाई फुटाएर ढुंगालाई तह लगाएर दोर्जेलिङ नामको एउटा पहाड़ी बस्ती बसाले नेपालीहरूले त्यहीको नेपालीको गीत थियो यो अनि देउराली रुन्छबाट त्यही दोर्जलिङको डाँडामा भानुभक्तको शालिग खड़ा गरे नेपालीले र त्यही बनाए उनले शिक्षाका मुहानहरू राम्रा राम्रा स्कूलहरू कलेजहरू र दार्जीलिङ यसकारण पनि भारतको एउटा आकर्षक ठाउँ भयो र दार्जीलिङकै नेपालीले कैयौं वर्षदेखि अलग्गै राज्य मागिरहेका छन् गोर्खाल्याण्ड सयौं हजारौं मान्छे मरिसके सयौं हजारौं मान्छेका जिब्रो काटिए सयौं हजारौंलाई कहिले आरके हाण्डाले कहिले बीके पात्राले जेलमा थुनी थुनी मारे र त्यसैमा नाटक लेखे किरण ठकुरीले अतृप्त आत्माहरू तैपनि भारतवर्षमा आउने हरेक नेताले चुनाव जित्नु हो कि जे बाचा गर्छन् दार्जीलिङलाई गोर्खाल्याण्ड दिन्छु भन्छन् तर दिँदैनन् नेपालीलाई रुवाई छाड्छन् त्यसै प्रसंगमा नाटक लेखे पी अर्जुनले मैले अघि नै भने पी अर्जुन जो मूलत बिहारी हुन् तर नेपाली भाषा प्रेमी हुन् अर्जुन प्रसाद र उनको नाटक जिब्रो नामक नाटकले भारत सरकारको घनघोर विरोध गर्यो र उनीसका यसका लागि मुद्दा खेप्न बाध्य भए पी अर्जुनको सम्मानमा उनकै शब्दमा मणिकमल छेत्रीको संगीतमा स्वर सम्राज्ञी अरूण लामाको स्वरको अभिवादन नेपाली भाषा वाङ्मयमा अतुलनीय योगदान पुर्याउने भारतीय नेपालीहरूप्रति हार्दिक सलाम व्यक्त गर्दै आजको यस कार्यक्रम एक सय अडसाठी अजर अमर गीतहरूबाट प्राविधिक मित्र सन्दीप सुन्दास र यो प्रस्तुता प्रकाश हामीलाई विदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो नाइन्टी नेटवर्क अहिले रातिको दस बज्यो यो मुना चियाको समय हो हर उत्सव हर मौसममा मुना चिया Thank you.